नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकै एकैसाथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा चितवनको फिस्लिङमा कार दुर्घटना हुँदा घाइते भएका मकवानपुरका सन्तोष लामाको उपचारकै क्रममा ज्यान गएको छ मुगलिनबाट काठमाडौँ जाँदै गरेको दादोई ख आठ चार दुई नौ नम्बर नम्बरको ट्रकले काठमाडौँबाट आउँदै गरेको ग एक छ सात नौ एक छ नम्बरको कारलाई ठक्कर दिँदा चालक लामासहित एमाले नेता किरण गुरुङ काशीका बोसो गुरुङ र रमा गुरुङ घाइते भएका थिए उपचारको क्रममा कारका चालक लामाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितौले जनाएको छ एमाले